सुदूरपश्चिमका अस्पतालमा विशेषज्ञ डाक्टर र मेडिकल अधिकृतको दरबन्दी मात्रै कायम नौवटै जिल्लामा विशेषज्ञ र मेडिकल अधिकृत गरी बहत्तर जनाको दरबन्दी रिक्त कञ्चनपुरमा यातायात व्यवसायहरूबीच विवाद चर्कियो प्रयोगशाला परीक्षण नगरी भारतबाट केरा नेपाल आयात गरेको भन्दै कैलाली कञ्चनपुरका किसान आन्दोलित चामल निर्यात गर्ने कैलालीमा भारतबाट चामल आयात हुँदै बझाङमा जिल्ला शिक्षा अधिकारीले अधिकार दुरूपयोग गरेको भन्दै उजुरी र बैतरीमा चालु आर्थिक वर्षमा चौधवटा झोलुङ्गे पुल निर्माण हुने कञ्चनपुरमा बाँस बेचेर सामुदायिक वनका उपभोक्ता लखपति प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सुदूरपश्चिमाञ्चलका नागरिकहरू सानो स्वास्थ्य समस्यालाई लिएर काठमाडौँ वा भारत पुग्नुपर्ने बाध्यता छ अस्पतालहरूमा तोकिएका दरबन्दीहरू पूर्ति नहुँदा यहाँका नागरिकहरू ठूलो खर्च गरेर अनि यत्रो जान बाध्य छन् लामो समयदेखि सुदूरपश्चिमका जिल्लाहरूमा रहेका स्वास्थ्य संस्थामा विशेषज्ञ डाक्टर र मेडिकल अधिकृतहरूको ठूलो मात्रामा दरबन्दी रिक्त रहेको छ यस क्षेत्रका तीन ठूला अस्पतालमा तोकिएका विशेषज्ञ डाक्टर र तीन ठूला सहित बाह्र अस्पतालहरूमा मेडिकल मेडिकल अधिकृतहरूको दरबन्दी कागजमा मात्रै सीमित रहेको छ यस क्षेत्रका नौवटै जिल्लामा रहेका अस्पतालहरूमा विशेषज्ञ र मेडिकल अधिकृतहरू गरी बहत्तर जनाको दरबन्दी रिक्त रहेको छ विभिन्न तीन ठूला अस्पतालमा यस क्षेत्रमा अडचालिस जना विशेषज्ञको दरबन्दी भए पनि चौध जनाको मात्रै पदपूर्ति भएको र चौतिस जनाको पदपूर्ति नभएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय राजपुर डोटीको तथ्याङ्कले देखाएको छ तथ्याङ्क अनुसार सुदूरपश्चिमका विभिन्न बाह्रवटा अस्पतालमा अठहत्तर जना मेडिकल मेडिकल अफिसरहरूको दरबन्दी रहेकोमा हालसम्म अडतिस जनाको मात्रै पदपूर्ति भएको छ भने अन्य चालिस जनाको लामो समयदेखि पदपूर्ति हुन सकेको छैन विशेषज्ञ डाक्टरको दरबन्दी तोकिएका यस क्षेत्रका उपक्षेत्रीय अस्पताल डडेलधुरा सेती अञ्चल अस्पताल धनगढ़ी कैलाली महाकाली अञ्चल अस्पताल महेन्द्रनगर कञ्चनपुरमा आवश्यकता महसुस गरी तोकिएका विशेषज्ञ डाक्टरहरूको दरबन्दी पूर्ति हुन सकेको छैन उपक्षेत्रीय अस्पतालमा बीसजना विशेषज्ञ डाक्टरको दरबन्दी तोकिएको भए पनि अहिलेसम्म अस्पतालले एकजना विशेषज्ञ प्राप्त गर्न सकेको छैन त्यस्तै एक्काइसजना विशेषज्ञको दरबन्दी कायम गरिएको सेती अञ्चल अस्पतालमा दसजनाको मात्रै हालसम्म पदपूर्ति भएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ उता कञ्चनपुरमा रहेको महाकाली अञ्चल अस्पतालमा सातजना विशेषज्ञको मात्र दरबन्दी तोकिएमा सोही संख्यामा पनि पदपूर्ति हुन सकेको छैन अहिले त्यहाँ चारजनाको मात्र दरबन्दी पद पूर्ति भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटीका नायब सुब्बा अमर भण्डारीले जानकारी दिनुभएको छ नौटै जिल्लामा रहेको सबै अस्पतालहरूमा मेडिकल अधिकृतहरूको दरबन्दी तोकिएको छ पूर्ति भनी पूर्ण पूर्ति भनी कुनैमा पनि भएको छैन तर केही अस्पतालमा करारमा राखिएका मेडिकल अधिकृतहरूका कारण अस्पतालले सेवा दिन सक्षम भएका छन् बाह्रवटा अस्पतालहरूमा सरकारी तवरबाट पन्ध्र र अन्यबाट उन्नाइस गरी चौतिसजना मेडिकल अधिकृतहरूले करारमा सेवा प्रवाह गरिरहेका छनृ कञ्चनपुरको महेन्द्रनगरमा नयाँ यातायात प्रणाली सञ्चालनमा आएपछि त्यहाँका यातायात व्यवसाय बीच विवाद चुलिएको छ नमस्ते शुक्ला फाँटा यातायात प्रणाली खुलेपछि त्यहाँका महाकाली पवनदूत र महाकाली टेम्पो यातायात व्यवसाय समिति बीच विवाद चुलिएको हो विवादकै बीच पुराना यातायात व्यवसायले हिजोबाट कञ्चनपुर भएर चल्ने सबै सार्वजनिक यातायातका साधन ठप्प पारेका छन् सञ्चालनमा आएका तीन समितिले प्रक्रियागत ढंगबाट यातायात सञ्चालन हुनुपर्ने बताएका छन् भने नमस्ते शुक्ला फाँटाले सिन्डिकेट बजेट हटेको भन्दै आफूले निर्वाध रूपमा बस सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ नयाँ र पुराना समितिहरूबीच प्राविधिक विषयलाई लिएर शुरू भएको विवाद बस तोडफोड़सम्म पुगेको छ नमस्ते शुक्ला फाटा यातायात प्रणालीको बस आइतबार बेतको नगरपालिका क्षेत्रमा तोडफोड़ गरिएको थियो तोडफोड़मा संलग्न भएको भन्दै प्रहरले महाकालीका तीनजना पदाधिकारीलाई पक्राउ गरेको हो व्यवसायहरूले पक्राउ परेकाहरूलाई बिना शर्त रिहाईको माग गर्दै यातायात बन्दको आह्वान गरेका हुन् प्रयोगशाला परीक्षण नगरी भारतबाट केरा नेपाल आयात गरिएको भन्दै कैलाली र कञ्चनपुरका केरा किसानले आन्दोलन गरेका छन् उनीहरूले हिजो विरोध स्वरूप पश्चिमी सिमानाका गड्डा चौकीमा रहेको भन्सार कार्यालयको गेट अगाडि केराका घरी तेर्स्याएर विरोध गरेका हुन् भारतीय खाद्य केरा नेपाल भित्र्याउन भन्सार क्षेत्रमा रहेका नेपाली अधिकारीहरू नै सक्रिय भएको भन्दै कञ्चनपुर कैलालीका केरा किसानले सांकेतिक आन्दोलन गरेका छन् खेतबारीमा रहेका केरा कुहिएर खेर गइरहेका बेला भारतीय केराले नेपाली बजार धरा सही बनाएको विरोधमा केरा किसान आन्दोलित भएको कैलाली कञ्चनपुर केरा व्यवसाय विकास समितिले जनाएको छ केरा किसान तथा व्यवसायले सरकारले आफूहरूको समस्या नबुझेको र भारतीय केरालाई प्रोत्साहन गरेको कञ्चनपुरका केरा किसान सुरेन्द्र चौधरीले आरोप लगाउनु भएको छ नेपाली केरा भारत निर्यात गर्दा क्वारेन्टाइन गर्नुपर्ने प्रावधान कानूनी प्रावधान भए पनि भारतीय व्यवसायले क्वारेन्टाइन नगरेरै धमाधम केरा नेपाल पठाउँदा समस्या भएको अध्यक्ष चौधरीले बताउनुभयो कञ्चनपुरमा तीन सय पचास हेक्टर भन्दा बढ़ी जमिनमा पाँच सय सात किसान व्यावसायिक केराखेतीमा लागेका छन् जिल्लामै उत्पादित चामल बाहिर जिल्ला समेत निर्यात गर्ने कैलालीमा भारतबाट वर्षनी करोड़को चामल आयात भइरहेको एक तथ्याङ्कले देखाएको छ सुदूरपश्चिममा धान उत्पादनका दृष्टिले कैलाली राम्रो जिल्ला मानिन्छ यस जिल्लाबाट उत्पादन हुने चामल अन्य जिल्लामा समेत निर्यात हुँदै आएको नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालय धनगढ़ीले जनाएको छ तर बाहिर जिल्लामा समेत निर्यात गर्ने क्षमता राख्ने जिल्लामा नै वर्षनी भारतबाट चामल आयात भइरहेको छ गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा मात्रै कैलालीमा भारतबाट त्रिनगर भन्सार नाका हुँदै रु अठहत्तर करोड़ छ लाख बाहन्न हजार मूल्यको चामल आयात भएको छ जसबाट छ करोड़ उन्नाइस लाख चौहत्तर हजार रूपियाँ भन्सार महसुल नै संकलन भएको छ आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरमा पनि उनासत्तरी करोड़ एकतीस लाख उना हजार मूल्य बराबरको चामल कैलालीमा आयात भएको छ यो तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलनामा गत वर्ष नौ करोड़ बढ़ी मूल्यको चामल भारतबाट नेपाल भित्रिएको छ यसले नेपालीहरूको परनिर्भरता बढ्दै गएको पनि देखाउँछ भारतबाट कैलालीका विभिन्न बाइसवटा खाद्यान्न बिक्री वितरण गर्ने उद्योगहरूले चामल आयात गरिरहेको त्रिनगर भन्सार कार्यालयका सूचना अधिकृत राजेन्द्र थापाले बताउनु भएको छ जिल्ला शिक्षा अधिकारी मदन थापाले अधिकार दुरूपयोग गरेको भन्दै बझाङका प्रमुख तीन राजनीतिक दलका नेताले विभिन्न निकायमा उजुरी दिएका छन् जिल्ला शिक्षा अधिकारी थापाले सरुवा हुने समयमा रातारात कमिशन खाएर शिक्षा कार्यालयको भौतिक पूर्वाधारका कोटा वितरण गरेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय अख्तियार र शिक्षा विभागमा उजुरी दिएका हुन् जिल्ला शिक्षा अधिकारी थापा गएको असोज बीस गते सरुवा भएर हुम्ला गएका छन् जेसीए थापाले यो आर्थिक वर्षमा विभागबाट आएको कार्यक्रम तथा योजना सार्वजनिक नगर्दै विद्यालय भवन निर्माणका योजना कमिशन लिएर आफूकुशी बाँडेको रहेको उजुरीमा उल्लेख छ सरुवा भएर गएका जिल्ला शिक्षा अधिकारी थापासँग टेलिफोन सम्पर्क गर्दा उनले गत वर्ष कोटा वितरण ढिला भएकाले त्यसो गरिएको दावी गरेका छन् उनले यसपालि भने विभागसँग समन्वय गरी आवश्यक विद्यालयमा कोटा वितरण गरेको दावी गरेका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ भैतडीमा चालु आर्थिक वर्षमा चौधवटा झोलङ्गी पुल निर्माण हुने भएका छन् झोलङ्गी पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत जिल्ला परिषदले पारित गरेका पुलहरू निर्माण गरिने जिल्ला विकास समिति बैतडीले जनाएको छ जिल्लाका विभिन्न चौधवटा स्थानमा चौधवटा झोलङ्गे पुल निर्माण हुने स्थानीय विकास अधिकारी खेमराज विष्टले जानकारी दिनुभएको छ चौधवटा पुल निर्माणका लागि एक करोड़ दस लाख एकचालिस हजार रूपियाँ बजेट विनियोजन गरिएको उहाँले बताउनु भएको छ जिल्ला परिषदले पारित गरेका झोलङ्गे पुल निर्माणका लागि उपभोक्ता समिति गठनका लागि सम्बन्धित गाविस र नगरपालिकालाई परिपत्र गरिसकेको बताइएको छ बाँस बेचेरै कञ्चनपुरको कृष्णपुर नगरपालिका दुई बाणीमा रहेको जनहित महाकाली सामुदायिक वनका उपभोक्ता लकपति भएका छन् सामुदायिक वनमा रोपिएको बाँस बेचेर सामुदायिक वनका उपभोक्ताले वार्षिक रूपमा पाँच लाख रुपियाँ भन्दा बढी आमदानी लिँदै आएका छन् एक दशक अघि सामुदायिक वनमा रोपिएका आधा दर्जन प्रजातिका बाँस बेचेर आमदानी लिन थालिएको हो काँडी मध्यम र मोटो प्रजातिका गरी तीन थरीका बाँस सामुदायिक वनको पैंतिस हेक्टर क्षेत्रफलमा रोपिएका छन् सामुदायिक वनबाट उपभोक्ता सटरिङ गर्ने व्यापारी र जैविक तटबन्ध निर्माणकर्ताले बाँस खरिद गरी लग्ने गरेका छन् प्रति बाँस दुई सय पचास रूपियाँदेखि पाँच सय रूपियाँसम्ममा बिक्री हुने गरेको छ वार्षिक रूपमा काठ बेचेर रु दुई लाखसम्म आमदानी हुन्छ अध्यक्ष तुलसीराम चौधरीले भने बाँस बेचेर काठ भन्दा दोब्बर बढी आमदानी भइरहेको छ उनका अनुसार पहिलो वर्ष बाँस बेचेर चार लाख रुपियाँ आमदानी भएको र त्यसपछिका तीन वर्षमा पाँच पाँच लाख रुपियाँका दरले आमदानी हुँदै आएको छ नेपाली सेनामा एक्काइस सय भन्दा बढ़ीका लागि जागिरको अवसर खुलेको छ नेपाली सेनाले जंगी अड्डा काठमाडौँ सहित विभिन्न प्रतना बाहिनी गण तथा गुलोमा विभिन्न पदमा गरी एक्काइस सय पैंतिस जनाको लागि दरखास्त आह्वान गरेको हो यसमा सैन्य अर्थात सिपाही पदमा एक हजार नौ सय पचास जनाको लागि आवेदन मागिएको छ सेनाले लेखा जमदार हुद्दा अमलदार सैन्य ड्राइभर बन्दोबस्ती सिपाही कुचिकार धोबी केशकर्तक वेटर र लोहार पदमा आवेदन मागेको छ सुदूरपश्चिमका लागि भने सैन्य पदमा दुई सय पच्चीस जना र लोहार पदमा दुईजनाका लागि आवेदन मागेको छ सुदूरपश्चिमका दिपायल बझाङ र धनगढ़ीमा सेनाले आवेदन मागेको हो सेनाले उल्लेखित पदहरूमा कार्तिक एक गतेबाट यसै महिनाको तीस गतेसम्म आवेदन दिन सकिने जनाएको छ कैलालीको धनगढ़ीमा आगामी मंगिर बाइस गते धार्मिक महासभा हुने भएको छ नेपाललाई हिन्दू राष्ट्र कायम गरौं विश्वमा नेपालको पहिचान सहितको राष्ट्रिय अस्तित्व कायम गरौं भन्ने मूल नाराका साथ नेपाल हिन्दू राष्ट्र पुनस्थापना मंच नेपालले धार्मिक महासभा गर्न लागेको हो नेपालमा हिन्दू राष्ट्र पुनस्थापनाको माग गर्दै आएको पुनस्थापना मंचले हिजो धनगढ़ीमा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएको हो नेपालको संविधान संशोधनको तयारी भइरहेका बेला धार्मिक महासभाको आयोजना गरिन लागि मंचले जनाएको छ कञ्चनपुरमा भएका श्रृङ्खलाबद्ध चोरी लागू औषध ओसार पसार तथा केही सार्वजनिक अपराधमा संलग्न एकजना फेरि पक्राउ परेका छन् यसअघि चोरी लागू औषध ओसार पसार र केही सार्वजनिक अपराधमा पटक पटक पक्राउ पर्ने गरेका